तिमीलाई मुक्तक नै मुक्तकले भरिएको एउटा पृथक साहित्यिक प्रस्तुति मुक्तक मझेरी हरेक शुक्रबार राति बिबिसी लन्डनको नेपाली सेवापछि मात्र सामुदायिक रेडियो सर्लाही एक सय पाँच दशमलव छ मेगाहरूमा कार्यक्रम मुक्तक मछेरी मुक्तक मछेरी न दिन भएर हो न रात भएर हो केवल चोखो मायामा घात भएर हो रुँदै रुँदै हिँडेको छु पागल जस्तै भने आज न दिन भएर हो न रात भएर हो केवल चोखो मायामा घात भएर हो रुँदै रुँदै हिँडेको छु पागल जस्तै भने आज निष्ठुरीको यादमा जीवन बर्बाद भएर हो न दिन भएर हो न रात भएर हो केवल चोखो मायामा घात भएर हो सुनेको छु अचेल खराब काम गर्दैछौ आफैले आफैलाई बदनाम गर्दैछौ अमूल्य हुन्छ जिन्दगी बुझ्दा बुझ्दै पनि सुनेको छु अचेल खराब काम गर्दैछौ आफूले आफैलाई बदनाम गर्दैछौ अमूल्य हुन् अमूल्य हुन्छ जिन्दगी बुझ्दा बुझ्दै पनि किन कौडीमा जवानी लिलाम गर्दैछौ सुनेको छु अचेल खराब काम गर्दैछौ आफूले आफैलाई बदनाम गर्दैछौ फसायौ फुलले झैँ सुबास देखाएर जन्मौ जन्म साथ दिने आश देखाएर किन आज किन छोड्यौ आज किन छोड्यौ मलाई निष्ठुरी फसायौ फुलले झैँ सुबास देखाएर जन्मौ जन्म साथ दिने आश देखाएर आज किन बिचबाट मै छोड्यौ निष्ठुरी सँगै बाँच्ने सँगै मर्ने विश्वास देखाएर फसायौ फुलले झैँ सुबास देखाएर जन्मौ जन्म साथ दिने आश देखाएर नमस्ते नमस्कार नमस्कार अनि धेरै धेरै स्वागत तथा अभिवादन तपाईँ सम्पूर्णलाई सामुदायिक रेडियो सरलाही एक सय पाँच दशमलव समेका हर्सको प्रस्तुति साप्ताहिक प्रस्तुति कार्यक्रम मुक्तक मजुरीको दैलो उकाने यही तिनवटा मुक्तकबाट तपाईँलाई धेरै धेरै स्वागत गर्छु कार्यक्रममा आज पनि यो एक हप्ताको विश्रामपछि तपाईँहरूको माझ पुनः आइपुगे दुई हजार एकहत्तर सालको यो एकदमै नयाँ श्रृङ्खलामा हामी छौँ तपाईँलाई धेरै धेरै स्वागत गर्छु कार्यक्रममा स्टुडियोभित्र दिपेश बराल छु इन्टरनेट अनलाइनमा W W W dot radio Sarlahi dot ओआरजीमा तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ विश्वभर एकसाथ भने एक सय पाँच दशमलव समयका हर्चमा सर्लाही अनि यसका केही आसपासका जिल्लाहरूमा हामी गुन्जिरहेका छौँ सुरुवातमै तिनवटा मुक्तक सुनाए तपाईँलाई न दिन भएर हो न रात भएर हो केवल चोखो मायामा घात भएर हो सुमित्र खड्का उदासी मन पर्सा चितवन उहाँको ठेगाना पहिलो मुक्त मैले तपाईँलाई सुनाएको थिएँ त्यही मुक्तक अर्को मुक्तक सुनेको छु अचेल खराब काम गर्दैछौ रे आफैले आफैलाई बदनाम गर्दैछौ अमूल्य हुन्छ जिन्दगी बुझ्दा बुझ्दै पनि किन कौडीमा जबानी लिलाम गर्दैछौ दीपक अधिकारी तारुका नुवाकोठाल कतारमा उहाँ हुनुहुन्छ उहाँको मुक्तक हो अर्को मुक्तक थियो पियुष तिवारीको फसायो फुल फसायो फुलले झैँ सुबास देखाएर जन्मौँ जन्म साथ दिने आश देखाएर यो मुक्तक थियो रामकृष्ण तिवारी पियुष पिठौली नवलपरासी उहाँको ठेगाना आज सबै मुक्त फेसबुकमा प्राप्त मुक्तहरू हुन् हामीलाई धेरैभन्दा धेरै मुक्तकहरू आज प्राप्त भएका छन् फेसबुक मार्फत कार्यक्रम पहिलोपटक सुन्दै हुनुहुन्छ भने कार्यक्रममा तपाईँले फोन गर्न सक्नुहुन्छ शून्य छयालिस पाँच तिस छ सय सयको माध्यमबाट आउन सक्नुहुन्छ हामीलाई फोन गरिसकेपछि तपाईँले मुक्तक लिएर आइदिनु होला तपाईँलाई हाम्रो आग्रह हो हामी कार्यक्रममा रातको दस बजीसम्म रहन्छौँ यति बेला कार्यक्रममा एउटा सुमधुर साङ्गी सुमधुर साङ्गीतिक कौशलबाट कार्यक्रम अघि बढाउँछु त्यसपछि धेरैभन्दा धेरै मुक्तक तपाईँका फोन हुन्छन् शून्य छयालिस पाँच तिस छ सय पाँच तिस छ सय स्वरमा फोन गर्दै गर्नुहोला अहिलेको लागि भने यही मिठो साङ्गीतिक कौशली तपाईँको लागि साङ्गीतिक कौशिल तपाईँहरूको माझमा राखेँ हेमन्त शर्माको साङ्गीतिक कोसेली थियो यो निकै मिठो आवाज तपाईँको माझमा राखे सामुदायिक रेडियो सरलाई एक सय पाँच दशमलव समयका हर्षमा कार्यक्रम मुक्तिक मजुरी सुन्दै हुनुहुन्छ कार्यक्रमको साथमा पिस पराल्छु प्राविधिक संयोजन श्रवणले गर्दैछन् र इन्टरनेट अनलाइनमा W W W dot radio Sarlahi dot O R G मार्फत तपाईँले हामीलाई संसारभरि एकसाथ सुन्दै हुनुहुन्छ हाम्रो मायाको अझै त्यो मधुमास छ सानो मेरो जीवन साथी बन्छौ कि भन्ने आश छ सानो तिमी महलमा बस्छौ र त केही विश्वास छैन मलाई हाम्रो मायाको अझै त्यो मधुमास छ सानो मेरो जीवन साथी बन्छौ कि भन्ने आश छ सानो तिमी महलमा बस्छौ र त केही विश्वास छैन मलाई के गर्नु के गर्नु मेरो त सधैँ झुपडीको बास छ सानो मेरो मायाको सधैँ त्यो मधुमास छ सानो मेरो जीवन साथी बन्छौ कि भन्ने आश छ सानो वर्तमान थाहा छ सारा विगत थाहा छ मेरो तिम्रो आन्तरिक रूप अनि नियत थाहा छ वर्तमान थाहा छ सारा विगत थाहा छ तिम्रो आन्तरिक रूप अनि नियत थाहा छ म बारम्बार प्रश्नको तगारो तिर्स्याउँछु हो वर्तमान थाहा छ अनि सारा विगत थाहा छ तिम्रो आन्तरिक रूप अनि नियत थाहा छ म बारम्बार प्रश्नको तगारो तेर्स्याउँछु तिमी ढाट्न मात्रै खोज्छौ मलाई असलियत थाहा छ वर्तमान थाहा छ सारा विगत थाहा छ तिम्रो आन्तरिक रूप अनि नियत थाहा छ वर्तमान थाहा छ सारा विगत थाहा छ तिम्रो आन्तरिक रूप अनि नियत थाहा छ अझै भुसाल देवीस्थान सात पर्व थाल भरतपुर दस शिव मन्दिर टोल चितवनमा उहाँ हुनुहुन्छ उहाँको मुक्तक सुनाएँ तपाईँलाई अहिले भर्खरै हाम्रो मायाको अझै त्यो मधुमास छ सानो मेरो जीवन साथी बन्छौ कि भन्ने आश छ सानो बाबु सुशान्त वियोग पुरन्धारा आठ पश्चिम दाङबाट उहाँले मुक्तक हामीलाई प्रेषित गर्नुभएको हो सबैलाई धन्यवाद मुक्तको लागि कार्यक्रम मुक्त मजुरीमा छौँ सँगै तपाईँ हुनुहुन्छ दिपेश पुरालाई आवाज मिसाउँदैछु सामुदायिक रेडियो सरलाई एक सय पाँच दशमलव समयका मेगा हार्सको आकाश लिङ्क मार्फत W W W dot radio Sarlahi dot वार्जीमा तपाईँले हामीलाई संसारभरि एकसाथ सुन्दै हुनुहुन्छ सँगै छौँ सँगै रहेका छौँ दस बजीसम्म रहन्छौँ आज धेरैभन्दा धेरै मुक्तकहरू छन् तिनलाई पालो दिनुपर्छ तपाईँसँग फोन सम्पर्क पनि छँदै नै छन् शून्य छ्यालिस पाँच तिस छ फोन गर्न सक्नुहुन्छ केही मुक्तक अझै राख्छु कार्यक्रममा यस्ता छन् मुक्तकहरू मेरो जीवन सडाएर कु आएर गयो सारा सपना पलभरमै तु आएर गयो सँगै बाँच्ने सँगै मर्ने कसमहरू तोडे मेरो जोबन सडाएर कुवाएर गयो सारा सपना पलभरमै तु आएर गयो सँगै बाँच्ने सँगै मर्ने कसमहरू तोडी दुरु दुरु खुनको आँसु रुवाएर गयो मेरो जीवन सडाएर कुवाएर गयो सारा सपना पलभरमै तु आएर गयो मन त हो दुख्दो रहेछ पीडा अति भएपछि मन त हो दुख्दो रहेछ पीडा अति भएपछि डुकडुकी नै रुख्दो रहेछ सुस्त गति भएपछि कसलाई सुनाऊ कहाँ पोखौँ दबिएका आँसुहरू मनै त हो दुख्दो रहेछ पीडा अति भएपछि डुकडुकी नै सुक्दो रहे डुकडुकी नै रुक्दो रहेछ सुस्त गति भएपछि कसलाई सुनाऊ कहाँ पोखौँ दबिएका आँसुहरू जिउने आशा जिउने आशा पुग्दो रहेछ बिस उखति भएपछि मनै त हो दुख्दो रहेछ पीडा अति भएपछि डुकडुकी नै रुक्दो रहेछ सुस्त गति भएपछि विरक्तिएर जिन्दगीमा रमाउनु छ कहिलेकाहीँ आँसु थोपामै परेली सजाउनु छ कहिलेकाहीँ विरक्तिएर जिन्दगीमा रमाउनु छ कहिलेकाहीँ आँसु थोपामै परेली सजाउनु छ कहिलेकाहीँ यस्तै यस्तै नियति पर्दाका पीडा सहन गरेर नै हो विरक्तिएर जिन्दगीमा रमाउनु छ कहिलेकाहीँ आँसु थोपामै परेली सजाउनु छ कहिलेकाहीँ यस्तै यस्तै नियति पर्दाका पीडा सहन गरेर नै जलेको मनमुटुनी हँसाउनु छ कहिलेकाहीँ विरक्तिएर जिन्दगीमा रमाउनु छ कहिलेकाहीँ आँसु थोपामै परेली सजाउनु छ कहिलेकाहीँ आज हाम्रो मायामा विश्वासघात भएको छ त्यही कारणले होला सायद जीवन बर्बाद भएको छ अब सायद कहिले पनि पुर्नेको जुन आउने छैन आज हाम्रो मायामा विश्वासघात भएको छ त्यही कारणले होला सायद जीवन बर्बाद भएको छ अब सायद कहिले पनि पुर्नेको जुन आउने छैन मेरो जिन्दगी अब औँसीको मेरो जिन्दगी अब औँसीको कालो रात भएको छ आज हाम्रो मायामा विश्वासघात भएको छ त्यही कारणले होला सायद जीवन बर्बाद भएको छ चारवटा मुक्तक सुनाए तपाईँलाई अहिले भर्खरै मेरो जीवन सडाएर कुवाएर गयो सारा सपना पलभरमै तँ आएर गयो यो मुक्तक थियो एसके कान्छाको मुक्तक मैले तपाईँलाई सुनाएको मुक्तक अर्को मुक्तक थियो मैले तपाईँलाई अघि भर्खरै सुनाएको यो मुक्तक थियो मनै त हो दुख्दो रहेछ पीडा अति भएपछि ढुकढुकी नै डुक्दो रहेछ सुस्त गति भएपछि विवश केवाली असफल प्रेमी दिमिक स्याङ्जा हाल युएमा उहाँ हुनुहुन्छ अर्को मुक्त सुनाएको थिएँ तपाईँलाई विरक्तिएको जिन्दगीमा रमाउनु छ कहिलेकाहीँ आँसु थोपामै परेली सजाउनु छ कहिलेकाहीँ करण विवास धनगढी कैलालीका मुक्तक सर्चकको मुक्तक हो अर्को मुक्तक सुनाएको थिएँ आज हाम्रो मायामा विश्वासघात भएको छ त्यही कारणले होला सायद जीवन बर्बाद भएको छ लोकेन पिबिएस लोकेन्द्र डाँडा गाउँ चार चाइपाटा जाजरकोट हाल डाँडा पारीको बिरान गाउँ उहाँले हामीलाई पठाउनु भएको यही मुक्तक मैले तपाईँलाई सुनाएँ अर्को एउटा साङ्गीतिक शैली राख्छु अघि पनि हेमन्त शर्माको साङ्गीतिक शैली अहिले पनि हेमन्त शर्माको हेमन्त शर्माकै साङ्गीतिक कसरी निकै मिठो गीत छ तपाईँको लागि एउटा रात्रिकालीन प्रहरमा राख्ने खालको गीत छ निकै मिठो गीत सुनाउँछु तपाईँको लागि यही गीतपछि फर्किनेछु हामीसँगै रहनुहोला एकदमै मिठो गीत छ गीतपछि फर्किहाल्छु हामीसँगै रहनुहोला शून्य छ्यालिस पाँच तिस सय सोह्रको साथमा तपाईँ रहिरहनुहोला अहिलेलाई भने यही मिठो गीत नजिक जहाँ भए दुश्मनै सारा संसार भए नि कहिले नघट्ने हो कहिले छुट्ने हो माया त यस्तो संसारमै ठुलो मान्छे कुमाना केही होइन रूप केही होइन धन संसारमै ठुलो मान्छे कुमाना मन कहिले नदुखोस् मा लाग्ने हो कहिले छुट्ने तिर्खा बैसाखे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा भित कहिले नमारो भाग्य यस्तै होला र त सम्झनामै बाँच्नुपर्ने कल्पनाको मिठो माया दिलभित्र साँच्नुपर्ने भोलि फेरि एक्लै हुँदा उनकै मात्र याद आउला भाग्य यस्तै होला र त सम्झनामै बाँच्नुपर्ने कल्पनाको मिठो माया दिलभित्र साँच्नुपर्ने भोलि फेरि एक्लै हुँदा उनकै मात्र याद आउला एकोहरू सधैँ माया मैले मात्र गाँच्नुपर्ने कल्पनाको मिठो माया दिलभित्र साँच्नुपर्ने भाग्य यस्तै होला र त सम्झनामै बाँच्नुपर्ने अरुण चामलिङ अम्मान पात पातले पानी भोजपुर हाल युएमा उहाँ हुनुहुन्छ उहाँको मुक्तक सुनाए टेलिफोन लाइनमा कोही हुनुहुन्छ अघिदेखि कुरिरहनु भएको छ उहाँलाई धेरै नकुरा स्वागत गर्छु नमस्ते हजुर सहर पस्त भन्छन् स्यालले काल खोजे सहर पस्त भन्छन् स्यालले काल खोजे म कहाँ पस्छु भन ख्याल ख्यालले काल रोजे सहर पस्त भन्छन् स्यालले काल खोजे म कहाँ बस्छु भन ख्याल ख्यालले काल रोजे बाँच्न त बिछोडमा पनि बाँच्थे दोष तिम्रो छैन अह दोष तिम्रो छैन बाँच्न त बिछोडमा पनि बाँच्थे मैले आफ्नै चाहना र सन्ध्यालले काल खोजे सहर पस्त भन्छन् त्यालले काल खोजे म कहाँ पसु भन ख्याल ख्यालले काल रोजे हजुर दाजु नमस्ते नमस्ते हजुर कहाँबाट बोल्नुभयो हजुर दाजु मेरो घर चाहिँ रुकुम खोला गाउँ सर्किन अहिले चाहिँ दिपायल डोटीबाट बोलिरहेको छु जिएम दिपु देपेन्द्र ए दिपायल डोटीबाट तपाईँको शुभनाम एकचोटि मलाई भनिदिनुहोस् न फेरि है जिएम दिपु देपेन्द्र जिएम दिपु देपेन्द्र दिपु दिपेन्द्र कि बिपी दिपेन्द्र दिपु दिपेन्द्र ए दिपु दिपेन्द्र दिपुजी के सर सन्चै हुनुहुन्छ हजुर एकदमै सन्चै छु नयाँले के छ के गर्नुहुन्छ दिपायलतिर म यता सिभिल इन्जिनियरिङ थर्ड इयर हो सिभिल इन्जिनियरिङ पढ्दै हुनुहुन्छ मुक्त कति कोर्नुहुन्छ हामीसँग हाम्रो सम्पर्क माध्यम कताबाट भेट्नुभयो त दिपायलमा सुन्दै हुनुहुन्छ हामीलाई मैले तपाईँलाई फेसबुकमा भेटेको थिएँ अनि तपाईँसँग प्रायः जस्तो मैले एक दुईपल्ट कल पनि गरिसकेको थियो खास तपाईँलाई याद भएन होला है हजुर हजुर ए तपाईँले मलाई हाम्रो फेसबुक पेजमा पोस्ट पनि गर्नुभएको थियो है हजुर फेसबुक पेजमा पनि पोस्ट गरेको अनि अस्ति कल पनि गरेको एक दिन अनि एक दिन चाहिँ खै प्राविधिक कारणले सम्पर्क भएको थियो हाम्रो हाम्रो केही समय अगाडि हाम्रो फोनमा थोरै खराबी थियो होइन हामीले फोन लिन सकिरहेको थियौँ सायद दुई हप्ता अगाडि हुनुपर्छ त्यो हजुर ठिक छ आज निकै खुसी लाग्यो तपाईँले दिपायलदेखि हामीलाई सम्झिदिनु भयो निकै टाढा सरलाई र दिपायलको दूरी यो दूरीलाई तपाईँले धेरै कम गरिदिनु भएको छ निकै खुसी लाग्यो दिपुजी मुक्तक न केही मुक्तक सुनाउँ तपाईँका मुक्तहरू एकदम धेरै चोटिला मुक्तक लाग्यो मलाई सुरुवातमा तपाईँलाई सुनाउनु भएको मुक्तक अब केही मुक्तक सुनौ तपाईँका थोरै सुनाउनुहोस् न त दुई चारवटा सुनाउनुहोस् है सुनाउँछु बिक्रीमा छ मेरो मन किन्न आउनुहोला बिक्रीमा छ मेरो मन किन्न आउनुहोला मन पनि बेच्ने मान्छे किन्न आउनुहोला बिक्रीमा छ मेरो मन किन्न आउनुहोला मन पनि बेच्ने मान्छे किन्न आउनुहोला सिधा बाटो छोडी छोडी भिरको बाटो हिँड्छु माया भए भिरकै बाटो हिँड्न आउनुहोला बिक्रीमा छ मेरो मन किन्न आउनुहोला एउटा भयो अनि अर्को सुनाउँछु बाचा कसम विघटन भयो माया खारेज भयो बाचा कसम विघटन भयो माया खारेज भयो सबै तटबिनु रुनुभन्दा छुट्टिनु जायज भयो मैले कति मेरा यी दिन रोएरै बिताउनु मैले कति मेरा यी दिन रोएरै बिताउनु माया भन्दा आँसुको गति तेज भयो बाचा कसम विघटन भयो माया खारिज भयो दाजु अरू सुनाउन मिल्छ भने एक दुईवटा सुनाउँछु अझै अब एउटा सुनौँ हामी अनि पर्छ हजुर लास्ट सुनाउँछु बच्चा धेरै जन्माउनेलाई अपहरण गरियोस् अलिकति व्यङ्ग्यात्मक छ बच्चा धेरै जन्माउनेहरूलाई अपहरण गरियो र तिनीहरूको जबरजस्ती बन्ध्याकरण गरियो देशमा खालि मान्छेहरूको भिड नबना सरकार देशमा खालि मान्छेहरूको भेद नबना सरकार परिवार नियोजनका अस्थायी साधन निशुल्क वितरण गरियोस् बच्चा धेरै जन्माउनेहरूलाई अपहरण गरियोस् र तिनीहरूलाई जबरजस्ती वनजागरण गरियो हजुर दाजु जनसङ्ख्या घटाउने उपाय होइन <laughs> निकै निकै खुसी लाग्यो टाढादेखि सम्झिदिनु भयो यो रात्रिकालीन समयमा हाम्रो लागि भने छुट्याइदिनु भयो तपाईँ हाम्रो यो कार्यक्रम केही समयपछि कार्यक्रम अन्त्य भयो केही समयपछि हाम्रो फेसबुकमा हाम्रो एउटा लिङ्क राख्छौँ त्यहाँबाट तपाईँले आफ्नो मुक्तक सुन्न सक्नुहुन्छ है तपाईँलाई आग्रह गराउँछु केही समय कार्यक्रम सकिएको केही मिनटपछि आधा घन्टापछि एक घन्टापछि हामीले एउटा लिङ्क राख्छौँ त्यो लिङ्कबाट तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ है त सुन्छ अहिले फेसबुकमा हजुर हुन्छ छुट्टी अहिले हामी दिएपछि हस् जयमतीपु दिपेन्द्र रुकुम हाल्दी भाइमा उहाँ हुनुहुन्थ्यो उहाँको मुक्त उहाँले प्रत्यक्ष रूपमा मुक्तक सुनाउनु भयो निकै खुसी लाग्यो टाढादेखि समय दिनुहुन्छ हाम्रो मुक्त मजुरीलाई माया गरिदिनुहुन्छ जे होस् तपाईँले एकदम धेरै माया गरिदिनु भएको छ निकै खुसी छौँ हामी केही मुक्तक राख्छु तपाईँको लागि हामीले फेसबुक पेजमा आज पनि धेरै मुक्तक छन् सबैलाई समय दिन भ्याउँदिनँ होला अर्को हप्ता पनि थाँती राख्नुपर्ने हुन्छ यस्ता मुक्तक यसरी सुरु हुन्छन् घरिघरि मुटु जल्छ मलाई अचेल यस्तै हुन्छ घरिघरि मुटु जल्छ मलाई अचेल यस्तै हुन्छ छातीभित्र आगो बल्छ मलाई अचेल यस्तै हुन्छ हरपल तिम्रै केवल हरपल तिम्रै केवल तिम्रै याद आउने गर्छ घरिघरि मुटु जल्छ मलाई अचेल यस्तै हुन्छ छातीभित्र आगो बल्छ मलाई अचेल यस्तै हुन्छ हर पल तिम्रै केवल तिम्रै याद आउने गर्छ यसरी त कहाँ चल्छ मलाई अचेल यस्तै हुन्छ घरिघरि मुटु जल्छ मलाई अचेल यस्तै हुन्छ छातीभित्र आगो बल्छ मलाई अचेल यस्तै हुन्छ निकै मिठो मुक्तक मैले सुनाएँ यति बेला आशिष तनाईको मुक्तक हो वैशाख सर दुई हजार एकात्तर उहाँले हामीलाई मुक्तक यो प्रस्तुत गर्नुभएको थियो बेसी सर लम्जुङ सायद हिजो उहाँले हामीलाई प्रस्तुत गर्नुभएको मुक्तक हो हाम्रो फेसबुक पेजमा अन्य धेरै मुक्तहरू छन् आज हामीले मैले सुनाउनु पर्ने तपाईँको फोन पनि लिनुपर्ने छन् शून्य छ्यालिस पाँच तिस सयमा फोन गर्न सक्नुहुन्छ सँगै रहेर भलाकुसारी गर्न सक्नुहुन्छ सँगै हामी छौँ सँगै तपाईँ हुनुहुन्छ एक सय पाँच दशवटा समयका हर्जमा हामी छौँ इन्टरनेट अनलाइनमा हामीलाई सुन्ने श्रोता W W W dot radio Sarlahi dot O R G मार्फत संसारभर एकसाथ सुन्दै आउनुहुन्छ कस्तो लाग्छ कार्यक्रम हामीलाई हाम्रो फेसबुक पेजमा तपाईँले मेसेज गर्न सक्नुहुन्छ पोस्ट गर्न सक्नुहुन्छ सँगै रहेर हाम्रो फेसबुक पेज पेजसँगै तपाईँ रहन सक्नुहुन्छ केही म अरू पनि मुक्तक सुनाउँछु यस्ता छन् मुक्तकहरू अमृत भनौँ या जहर बनौ तिम्रो मायालाई झुपडी बनौ या सहर बनौ तिम्रो मायालाई कुन बातको प्रतिवाद देखाउँदैछौ भन सानो अमृत भनौँ या जहर भनौँ तिम्रो मायालाई झुपडी बनौ या सहर बनौ तिम्रो मायालाई कुन बातको प्रतिवाद देखाउँदैछौ भन सानो मनले बनौ या कहर मनले बनौ या कहर भनौँ तिम्रो मायालाई अमृत बनौ या जहर बनौ तिम्रो मायालाई झुपडी बनौ या सहर भनौँ तिम्रो मायालाई एक्कासी कोही आयो अनि थर्काएर गयो म म चुपचाप सुनिरहेँ ऊ एक्लै बरबराएर गयो एक्कासी कोही आयो अनि थर्काएर गयो म चुपचाप सुनिरहेँ ऊ एक्लै बरबराएर गयो आफ्नो मान्छे ठानेर सारा खुसी दिएको त हो एक्कासी कोही आयो अनि थर्काएर गयो म चुपचाप सुनिरहेँ ऊ एक्लै बरबराएर गयो आफ्नो मान्छे ठानेर सारा खुसी दिएको त बदलामा उसले मलाई बेसरी रुवाएर गयो एक्कासी कोही आयो अनि थर्काएर गयो म चुपचाप सुनिरहेँ ऊ एक्लै बरबराएर गयो दुईटा मुक्तक अमृत भनौँ या जहर भनौँ तिम्रो मायालाई झुपडी भनौँ या सहर भनौँ तिम्रो मायालाई अनुज गौरव नवलपरासीका मुक्तक सर्जकको मुक्तक र अर्को मुक्तक मैले तपाईँलाई सुनाएको युवराज बस्नेत बन्दी काङ्गोल एक बाहुन्डी सोलुखुम्बु हाल क्वालालम्पुर मलेसियामा उहाँ हुनुहुन्छ कोही हुनुहुन्छ स्वागत गर्छु नमस्ते हजुर हेलो हेलो हजुर सर नमस्कार नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ हजुर म मलेसियाबाट विक्रम मलेसियाबाट विक्रम विक्रम विक्रम अपहरण विक्रम अर्पण ए सरी विक्रम अर्पण मैले त अपहरण सुनिदिएर यो अब अशान्ति देशमा अर्पणजी के छ हालखबर एकदम ठिकठाक छ जसले रेडियो सरलाई सुनिरहेको छु मैले पहिलोचोटि भनौँ न रेडियोमा चाहिँ जस म जे कार्यक्रम सुनिरहेको छु एकदमै ए पहिलोपटक हामीलाई सुन्दै हुनुहुन्छ रेडियो सरलाई नै पहिलोपटक सुन्दै हुनुहुन्छ तपाईँ हजुर एकदम रेडियो सरलाई नै पहिलोपटक म सुनिरहेको छु अघि जस मेरो फेसबुकमा आइरहेको थियो त्यही भएर मैले जस अघि ट्युन गरेको थिएँ अनि कस्तो लाग्दैछ कार्यक्रम लागिहाल्यो एकदम खुसी लाग्यो कार्यक्रम कस्तो लाग्दैछ तपाईँलाई अर्पणजी जस एकदम राम्रो भनेको छ होइन भर्खरै सुरु भयो यो कार्यक्रम होइन निकै अगाडि सुरु भएको हो तपाईँसँग हामी चाहिँ मित्रताबाट भर्खर भर्खर गएको छौँ जस्तो लाग्यो फेसबुक मार्फत होइन निकै अगाडि सुरु भएको कार्यक्रम हो हामीले धेरै अगाडिदेखि नै मुक्तकहरू तपाईँहरूको माझमा राख्ने गरिरहेका छौँ हो फेसबुक पेज मार्फत चाहिँ हामी अगा आएको केही समय भएको छ भर्खर भर्खर हो होइन तर धेरै साथीहरूले आग्रह गर्नुभएको छ फेसबुक पेज मार्फत हामी एकदम धेरै नजिक भए पनि छौँ तपाईँहरूले एकदम धेरै माया पनि गरिदिनु भएको छ अर्पणजी घर नेपालमा कता हाम्रो ए पाँच थर है ठ्याक्कै पूर्व मेची अञ्चल होइन हजुर एकदम कति भयो मलेसिया जानुभएको मेरो चार वर्ष कम्प्लिट भयो चार वर्ष भयो कहिले फर्किँदै हुनुहुन्छ घर अझै लाग्छ दस महिना जति ल हुन्छ राम्रोसँग काम गर्नुहोला तपाईँलाई तपाईँको स्वास्थ्यको अनि त्यसपछि काम राम्रोसँग गर्नुहोला तपाईँलाई शुभकामना दिन्छु है र नयाँ वर्षको पनि नयाँ वर्षको पनि तपाईँलाई शुभकामना दिँदै मुक्तक सुनौ तपाईँका केही अब विक्रमजी त्यस म मैले जस आज एउटा मुक्तक मात्रै तयार पारेको छु एउटा मुक्तक मात्रै वाचन गर्छु हुन्छ अर्को हप्ता हामी अलि धेरै सुनाउला हजुर हुन्छ हुन्छ सुरु गर्नुहोस् जुन हेर्छन् घाम हेर्छन् अनि माया बेइमान हुन्छ जुन हेर्छन् घाम हेर्छन् अनि माया बेइमान हुन्छ दिन डहाडै प्रेमी फेर्छन् अनि माया बेइमान हुन्छ प्रेरणा हेर्छन् घाम हेर्छन् अनि माया बेइमान हुन्छ रहर र स्वार्थको त्यो टिक्ला खै पलसम्म रहर र स्वार्थको त्यो टिक्ला खै पलसम्म पुगेपछि खोटो खेर्छन् अनि माया बेइमान हुन्छ दिन डाँडै प्रेमी फेर्छन् अनि माया बेइमान हुन्छ जुन हेर्छन् घाम हेर्छन् अनि माया बेइमान हुन्छ हजुर दिन डाँडै प्रेमी फेर्छन् अनि माया बेइमान हुन्छ शब्द निकै राम्रो राम्रोसँगले गर्नुभएको छ विक्रमजी निकै खुसी लाग्यो एउटा मुक्तक तर एकदम धेरै चुटिलो मुक्तक एकदम धेरै राम्रो मुक्तक सुनाइदिनु भयो निकै खुसी लाग्यो रहेको छ आगामी दिनमा हाम्रो समाधान नटुटोस् फेसबुक मार्फत छुट्टिसक्नु भएको छ विक्रमजी हुनुहुन्थ्यो टाढाबाट फोन गरिदिनु भयो निकै खुसी लाग्यो मलाई सधैँकै सम्झिदिनु भयो अन्त्यतिर छौँ अन्त्य अन्त्यतिर छु कार्यक्रमको केही मुक्तक सुनाउनुपर्छ अहिले पनि धेरै मुक्तकहरू बाँकी नै छन् यस्ता छन् मुक्तक यसरी सुनाउँछन् एक दिन सबै मर्नै पर्छ कोही अमर हुँदैन भयो दुःख पीडा नभएसम्म दुःख पीडा नभए त कोही त्यसै रुँदैन भयो केही गर्छु भन्नेहरू दिनरात सधैँ मेहनत गर्छन् एक दिन सबै मर्नै पर्छ कोही अमर हुँदैन भयो दुःख पीडा नभए त कोही त्यसै रुँदैन भो केही गर्छु भन्नेहरू दिनरात सधैँ मेहनत गर्छन् तर पनि उडी आकाश कसैले नि छुँदैन भो एक दिन सबै मर्नै पर्छ कोही अमर हुँदैन भयो दुःख पीडा नभए त कोही त्यसै रुँदैन भयो मधेस झुक्यो पहाड झुक्यो सगरमाथा झुक्यो उसलाई के खाँचो हेर उसलाई के खाँचो हेर परबाट कुकुर भुक्यो पान सुपारी बिकायो खायो मुख रातै पारी मधेस झुक्यो पहाड झुक्यो सगरमाथा झुक्यो उसलाई के खाँचो हेर परबाट कुकुर भुक्यो पान सुपारी बिकायो खायो मुख रातै पारी सुध्रियो सुधार्यो आफैतिर हेर यतैतिर थुक्यो मधेस झुक्यो पहाड झुक्यो सगरमाथा झुक्यो उसलाई के खाँचो हेर परबाट कुकुर भुक्यो कुन बेला आयो कुन्नी नजरमा बस्यौ तिमी थाहै छैन कहिलेदेखि हृदयमा बस्यौ तिमी नखोज अब फेरि यहाँबाट निस्कनलाई कुन बेला आयौ कुन्नी नजरमा बस्यौ तिमी थाहै छैन कहिलेदेखि हृदयमा पस्यौ तिमी नखोजबु अब फेरि यहाँबाट निस्कनलाई सम्झे हुन्छ पालपालीको जालमा फस्यौ तिमी कुन बेला आयौ कुन्नी नजरमा बस्यौ तिमी थाहै छैन कहिलेदेखि हृदयमा पस्यौ तिमी अज्ञात पालपालीको मुक्तक भर्खरै सुनाएको मुक्तक तपाईँलाई कुन बेला आयो कुन्नी नजरमा बस्यौ तिमी यो मुक्तक हो त्यसपछि मैले तपाईँलाई सुनाएको मुक्तक थियो मधेस झुक्यो पहाड झुक्यो सगरमाथा झुक्यो उसलाई के खाँचो हेर परबाट कुकुर बोक्यो समर्पणजी बामे आठ बाजकोट सल्यान हाल मलेसियामा उहाँ हुनुहुन्छ राजु मल्लको मुक्तक मैले तपाईँलाई सुनाएको थिएँ एक दिन सबै मर्ने पर्छ कोही अमर हुँदैन भयो यो मुक्तक थियो राजु मल्ल पर्वत कुर्खा नौ हाल बाहिर देश भनेर उहाँले हामीलाई यो मुक्तक प्रेषित गर्नुभएको थियो निकै मिठा मुक्तकहरू आजको मुक्तक मजुरीको यो विषयमा सुनाउन पाइरहेको छ के गर्ने समय एकदमै धेरै कम छ बिदा माग्नुपर्छ अन्त्यमा छौँ कस्तो लाग्यो आजको कार्यक्रम जहाँ बसेर जस्तो अवस्थामा रहेर सुनिदिनु भयो तपाईँलाई धन्यवाद दिन्छु कस्तो लाग्यो कार्यक्रम सल्लाह सुझाव प्रतिक्रिया पठाउनु होला शून्य छयालिस पाँच तिस अस्सी सोह्र हाम्रो सम्पर्क नम्बर हो प्रत्यक्ष रूपमा फोन गरेर तपाईँले सल्लाह सुझाव प्रतिक्रिया पनि टिपाउन सक्नुहुन्छ Muktak Manjari at the rate Gmail dot कममा तपाईँले हामीले आफ्नो मेल पठाउन सक्नुहुन्छ मुक्तकहरू पठाउन सक्नुहुन्छ र त्यसै गरी तपाईँले हाम्रो Facebook page W W W dot Facebook dot com slash Muktak मजरीमा गएर पनि तपाईँले हामीलाई एड गर्न सक्नुहुन्छ त्यहाँ मुक्तक मजरीको एउटा प्रोफाइल आउँछ त्यहाँ तपाईँले एड गर्नुभयो भने त्यहाँ हामीले एउटा कमेन्ट हामीले एउटा स्ट्याटस राख्छौँ तपाईँले त्यहाँ आफ्नो कमेन्ट बक्समा गएर आफ्नो मुक्तक पोस्ट गरिदिनु भयो भने हामी अर्को हप्ताको लागि हामीले तपाईँका मुक्तकहरू पक्कै पनि पढ्ने थियौँ हवस् त सुनिदिनु भयो तपाईँलाई धन्यवाद दिन्छु कार्यक्रम कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पठाउनु होला भन्छु यति बेलासम्म प्राविधिक संयोजन गरिदिने श्रवणलाई धन्यवाद दिन्छु त्यो मिक्सरको त्यो भोल्युम तलमाथि घटाइदिन <laughs> सहयोग गर्ने श्रवणलाई धन्यवाद बाहिरबाट साथ दिने सुनेर साथ दिने तपाईँ सम्पूर्ण धन्यवाद दिन्छु आज जो जो साथीहरूको मुक्तक प्रेस जो जो साथीहरूले मुक्तक प्रेस गर्नुभयो धन्यवाद दिएँ वाचन भएन चिन्ता नगर्नु होला अर्को हप्ता तपाईँकै मुक्तक लिएर आउँछु भन्दै कार्यक्रमबाट यो तपाईँको साथी दिपेश पराल बिदा हुन्छु कार्यक्रममा अर्को हप्ता भेट हुनेछ यसै समय यसै बार भन्दै कार्यक्रमबाट बिदा दिनुहोस् एउटा सुमधुर साङ्गीतिक कोसीले अन्त्यमा छोड्छु उदय महिला सोताङको निकै मिठो स्वर छोड्दै कार्यक्रमबाट दिपेश पराल ओजेल पनि तपाईँका सम्पूर्ण पलहरू शुभ बिताउन नमस्ते शुभरात्री आधी बाटो हिँडेपछि तिमीसित भेट भयो जिन्दगीको थे सिरानी माँ गुहर भर न सकिन्नथु मन डुब्दा समाउने भर भरकत भेटिन्नथो धेरै टाढा हिँडेपछि धेरै टाढा तिमी तिमीसित भेट भयो सानो Be